केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीहरूलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौँ हँसाउँ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन होला हाँस्ने हो र के हँसाउने ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको Thank you. Hey guys, salam, namaste and welcome in this show. This is time for a program just for enjoy which is comes every 11.15am to 12pm with me your ultimate friends forever. My name is Surya and right now technically supporting me technical assistant from the technically side Mr. Vasuradwale सुनिरहनु भएको छ लाइभ ट्युन अन गरेर one of the best and one of the rocking radio station of Etown this is radio Arpan one of four point five megahertz and the program just for enjoy and also internet अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ राइट टुवेल्भ पिएमसम्मको बिचमा रहनेछौँ ठुल्ठुलै म्युजिकल डजहरू तपाईँको माझमा हामी प्ले आउट गर्ने नै छौँ आजको यस ब्रान्ड एपिसोडमा वेल र इट्स टोटली म्युजिकल डजहरू हामी कन्टिन्यू रूपमा प्लेआउट गर्नेछौँ र इन्टरटेनमेन्ट गर्ने नै छौँ धेरै टेक्निकल सपोर्ट मिलिरहेको छ टेक्निकल पार्टबाट मिस्टर वासको र यति बेला प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ चलचित्र फर्स्टबाट लागि लागि तिम्रै लागि यो म्युजिक प्रोग्रामको फर्स्ट म्युजिकल ब्रेक सँगसँगै र म्युजिक पछाडि फेरि तपाईँसँग कुराकानी गर्नको लागि म आउने रहेछु keep listening program just enjoy I'll be right back after this short musical break अघि लागि लागि मेरो यो सुखमा तिम्रै लागि चलचित्र फर्स नेपाली मुभिज भएको लागि यो म्युजिकल ब्रेक प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेक सँगसँगै राखिसकेका छौँ माया माया यो चोखो माया तिम्रै लागि आखिर माया के हो त माया त त्यहाँ नै रहन्छ जहाँ कि एउटा एक आपसमा गरिने माया जहाँ कि आजकलका प्रेमी र प्रेमिका बेच दुई दिने देखा आकर्षण गर्छन् मात्रै माया होइन र माया भनेको त्यस्तो हुनुपर्छ ताकि एक आपसमा साथीको बिचमा पनि केही नराम्रा शब्द होलान् तर त्यहाँनिर मायाको भाव झल्कियोस् त्यो पनि माया हो माया त्यो हो जब हामी निराश भएर बस्छौँ तब हाम्रो साथी अथवा कोही फ्यामिली पर्सनले चाहिँ ऐ किन निराश भएको यस्तो यस्तो खालको कुराहरू केही क्वेसन निराश भएर बस्नु हुँदैन जाउँ कतै घुम्नको लागि यी यावत खालका कुरा गर्नुहुन्छन् माया भनेको त्यस्तो हुनुपर्छ माया त्यो हो जब एउटा बेलुका पढिरहेको छोरालाई आमा आएर बनाउँछ सो छोरा अब भोलि पढ्नुपर्छ यस्तो पनि माया हुन्छ मात्रै आजकल त चाइनिज मोबाइलभन्दा पनि बढी कमजोरी माया देखिएको छ क्यारी पछिल्लो समयमा एनिवेज माया त्यो हुनुपर्छ जब हामी ट्युसन पढेर अथवा घर फर्काउँछौँ बाबा भन्नुहुन्छ छोरा यति राति हुन्छ भनेको भए त म लिन आउँथेँ नि यो पनि माया हो क्यारे माया त्यतिमा मात्र सीमित नभएर हरेक कुरामा माया हुन्छ र त्यो मायाभित्र जस एक आपसमा भाव झल्काउनुपर्छ मात्रै प्रेमिका र प्रेमीबीच लाई पनि माया बनिँदैन कि जस्तो लाग्छ है प्रोग्राम जस्ट फर इन्जोयमा हामी रहिरहेका छौँ तपाईँले सुनिरहनु भएको छ लाइभ ट्युन अन गरेर one of the best and one of the rocking radio station of town this radio Arpan one of four point five megahertz and the program just for enjoy र केही मिठा कुरा हुन सक्छन् केही तिता कुरा हुन सक्छन् प्रोग्राम जस्ट फर इन्जोयमा रहिरहेका छौँ ग्रेट टेक्निकल सपोर्ट मिलेको छ टेक्निकल असिस्ट गर्दै हुनुहुन्छ टेक्निकल पार्टबाट मिस्टर राजले र प्रोग्रामको रेगुलर होस्ट म सूर्य ढकाल रहिरहेको छु सङ्गीतवालाई सुनेर साथ दिइरहनु भएको छ टुवेल्भ पिएमसम्मको यो बिचमा हामी रहनेछौँ र टोटली म्युजिकल डजहरू पनि हामी प्लेआउट गरिरहेका छौँ तपाईँसँग इन्टरटेनमेन्ट भइरहेको छ होप गर्न चाहन्छु अहिले बेला अर्को एउटा म्युजिक ब्याकग्राउन्डमा प्लेआउट भइसकेको छ प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक सँगसँगै राज्यको चोइसमा रहेको प्रोग्राममा सेकेन्ड म्युजिकल ब्रेक तपाईँको लागि यति बेला बिर्साउँछौँ र म्युजिक पछाडि सर्ट कमर्सियल ब्रेकमा जान्छौँ ब्रेक पछाडि फेरि आउनेछौँ प्रोग्राम जस्ट इन्जोय सँगसँगै रहनुहोला मलाई पल्कायो জানালে आज बिहेको दिन रिक्सन त क्या ह्यान्डसम देखिएको छ के को कमाल हो यो किन ह्यान्डसम नहुनु त आखिर उसले लगाएको सुट नेपाली टेलर्सको कमाल न हो हाम्रा विशेषताहरू चालिस वर्ष पुरानो हाल नयाँ व्यवस्थापनका साथ सम्पूर्ण प्रकारका कपडाका आइटमहरू पाइने लबेदा दौरा सुरुवाल कोट प्यान्ट लगायत सम्पूर्ण प्रकारका लेडिज तथा जेन्ट्स पोसाकहरू आधुनिक डिजाइनमा तयार गरिन्छ सम्पर्क Nepali tailors shirting suiting ladies and gents Khairani art Khairani बजार चितवन प्रोपराइटर अनिल नेपाली फोन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 एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमोसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa towers and tours Ratnanagar दुई टाढी हङकङ बजार फोन शून्य पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीहरूलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौँ हँसाउँ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको okay welcome back after this short musical break and short commercial break पछाडि तपाईँ सबैलाई फेरि पनि हर्डली टु वेलकम गर्न चाहन्छु प्रोग्राम जस्ट जस्टभरि इन्जीमा तपाईँले सुनिरहनु भएको छ लाइभ ट्युन अन गरेर one of the best and one of the rocking radio station of U town this is radio Arpan one of four point five megahertz र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ राइट र आज स्पेसली टोटली म्युजिकल टचहरू तपाईँको माझमा प्लेआउट पनि गरिरहेका छु र माया के हो त यो बारेमा केही कुराकानी गरिरहेका छु कोही भन्छन् माया भनेको अमर भन्छन् र कोही भन्छन् माया भनेको प्रेम भन्छन् तर म भन्छु माया माया भनेको एकअर्काको समस्यामा साथ दिनेलाई सहयागी माया भन्छ कसै कसैले धेरै मायालाई एउटा जाल भन्छन् भने कसै कसैले मायालाई काल भन्छन् तर म भन्छु माया भनेको दुई नदी किनाराको एउटा सङ्गम हो कि जस्तो पनि लाग्छ चोखो माया गर्नेलाई कमलको फुल भयो धोके बाज र फटाहालाई कालको मूल भयो भन्छन् माया तर चोखो मायाभित्र पनि अजम्बरी मृग तृष्णा त्यो नै अमृत माया हो जहानी र माया भनेको एकअर्कामा समस्यामा साथ दिनेलाई माया भनिन्छ माया भनेको दुई नदीको सङ्गम पनि हो एक आपसमा मायाका कुराहरू साटासाट हुन्छन् जहानी र त्यति मात्रै एउटा प्रेमी र प्रेमिका बिचका मात्रै पनि माया हुँदैनन् हरेक प्रकारबाट माया गर्न सकिन्छ मायामा जहिले पनि विश्वास हुनुपर्छ अथवा विश्वास गर्न नसकिने कुनै एउटा थाहा पाए भने पनि सहज तरिकाले यो माया अघि बढिरहेको हुन्छ त्यहाँ कुनै किसिमको तनाव वा केही लडाइँ पनि हुँदैन एउटा आफूभित्र रहेको माया पत्ता लगाउँदै अघि बढ्नुपर्छ अनि यदि त्यही माया गरिन्छ भने ढिलो या चाँडो आफूले उपयुक्त व्यक्ति एउटा भेटाउनेछ भेटाइनेछ किनकि त्यहाँनिर मायालु भनेको अर्को मायालुलाई अथवा मनलाई ढिलो जाँडो खोज्ने नै छ त्यो माया आफ्नै नै तरिकाले आउने माया पनि हो जहाँ कि माया अमर हुन्छ र सदैव त्यो माया पर्छ पनि र माया त्यो हो जब हामी निराश भएर बस्छौँ त्यहाँनिर अर्को एउटा कसैले साथ दिन्छ त्यो नै एउटा अचम्बरी माया हो तर खालि कसैलाई दोष लगाएर आफ्नो गल्ती लुकाउनु भनेको त यही कुरा हो त्यो त कहाँ माया आउँछ र होइन मानिसहरूलाई त भनिएछ एक आपसमा केटा र केटी बिचको माया फ्रेम हो भने यो परिपक्व उमेरमा गरिएकै ठिक हुन्छ होइन माया टिनेजमा गरेको अलिकति माया त्यो सफल बन्न नसकेको कुराहरू पनि हामी सुन्न सकिन्छौँ खेर माया माया माया के हो माया आफ्नै ठाउँबाट बुझिन्छ कसैले कुनै तरिकाबाट बुझेको हुन्छ भने कसैले कुनै तरिकाबाट बुझेको हुन्छ आफ्नो आफ्नो विचारको कुरा हो जहाँसम्म थाहा हुन्छ त्यहाँसम्म मायाका कुराकानी गरिन्छ र अब भने लास्ट लास्टमा छौँ भनेर सङ्कृत मिल्दैछ प्रोग्राम जस्ट फ्रेन्डको आजको एपिसोडबाट केही कुराकानी र माया सम्बन्धी केही कुराकानी माया के हो त जोड्ने प्रयत्नमा जोटी म प्रोग्राम सुन्नुभयो लास्टमा छौँ थ्याङ्क यू सो मच भन्नै पर्ने हुन्छ र साइन आउट भएर जानुपर्ने बेला भइसकेको छ लाइभ ट्युन अनर गरेर सुन्नुहुने र इन्टरनेट अनलाइनमा सुन्नुहुने तपाईँ सम्पूर्णलाई हट्टी टु थ्याङ्क्स भन्न चाहन्छु एन्ड अल्सो थ्याङ्क्स बोल्न चाहन्छु टिकाजेलसम्म टेक्निकल असिस्ट गर्नुभयो टेक्निकल पार्टबाट मिस्टर राजलाई पनि थ्याङ्क्स राज भन्न चाहन्छु र लास्टमा ब्याकग्राउन्डमा प्लेआउट भइरहेको म्युजिक सुनकै चुरा नसकिने चाँदीवाला देउला देउला हातैमा चलचित्र धड्कनबाट यु लभ सङ तपाईँको लागि छाड्दै प्रोग्राम जस्ट फर इन्जोयको आजको एस एपिसोडबाट भोलि वर्षको एपिसोडमा फेरि तपाईँ म प्रेजेन्ट हुने नै छु so till then this is me सूर्यसँग good bye take care have a lots of on hero life कि बाई अर्काको तारा भन्दी नम सिन्दुरले सुदो सजाउला गए सारी हेऱ्यौ तिमीले झुकी म आफै बोकी पारी फुलै छर्न नसके नि काँडा पन्छ दिउला बाटोमा दुःखै दुःख go चुरा न सके चादी वाला दिला दुख दुखा परे भन्नुहोस् नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको पहिलो नेपाली चलचित्रको नाम के हो कहाँ भेटिएला सही जवाब यस्तै यस्तै नेपाली चलचित्र सम्बन्धी हाजिरी जवाबको कार्यक्रम साताको सोमबार मध्याह बाह्र बजेको नेपाल बाढी समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच हर्जमा था अस्ति भर्खरै ब्याट्री फेरेर लाइट बनाएर ल्याएको हैरान भइसके पैसा खर्च भएको भए कति खर्च गर्नु कहिले पनि उज्यालोमा बस्न पाइने भएन होइन सेडिङको कुनै विकल्प छैन किन हैरान हुन्छु र मैले आज मात्रै पत्ता लगाएर आएको छु घामबाट बल्ने बत्तीले लोड सेडिङको झन्झटबाट मुक्त भइन्छ त्यति मात्र कहाँ हो र बिजुली बिलको बचत पच्चिस वर्षसम्म ग्यारेन्टी र भर पर्दो करेन्ट नलाग्ने बाल्न कुनै झन्झट नहुने सर्भिसको राम्रो सुविधा भएको ओम विकास सोलर सोलुसन होइन यस्तो कहाँ पत्ता लगाउनु भयो ल उता हेर त छिमेकीको घर कस्तो झलमल्ल छ त्यहाँ गएर ठुल्दैलाई सोधेको थिएँ हजुर पूर्वी चितवनमै पहिलो दर्ता भएको अनि विश्वासिलो भर पर्दो तालिम प्राप्त टेक्निसियनहरूबाट पच्चिस वर्ष ग्यारेन्टीको साथ जडान तथा मर्मत गरिने एक मात्र solar company Om Vikas solar solution सम्पर्क न्यु ओम इलेक्ट्रोनिक्स पर्सा बजार चौबिस कोटी फोन शून्य छप्पन्न पाँच तिरासी सात सय छब्बिस proprietor Ramsharan Bartaula mobile number अन्ठानब्बे चार बाहन्न एकहत्तर नौ सय चौवन्न ध्रुव अर्याल अन्ठानब्बे चार एकाउन्न उन्चालिस दुई सय त्रिहत्तर दिनभरिको घाम रातभरिको काम घाम रातभरिको काम घर तथा कोटा सजावटका लागि तपाईँले एक पटक सम्झनै पर्ने नाम आसिया होम डेकोर हामी कहाँ घर सजावटका सामग्रीहरू कार्पेट पर्दा पर्दाको डन्डी doormat mattress cushion cushion cover सोफाको